राय सुझाव माग कोशी ग्यासका सिलिन्डरमा तल कम भेटिएपछि नवलप्रासीको कावासतीमा रहेको सिर्जना इन्टरप्राइजेसमा प्रहरीद्वारा सिलबन्दी धोरीकर र भूमिकर लागू गर्नुपर्ने नेपाल सुकुवासी संघर्ष समिति रत्नगरको माग पाकिस्तानको पेसावर सहरमा भएको शक्तिशाली बम विस्फोटमा परि चौध जनाको मृत्यु भारतको उत्तराखण्डमा आएको बाढीको कारण दस हजारको मृत्यु भएको हुन सक्ने आशंका र कन्फेडरेसन कप फुटबलको उपाधिका लागि आज राति ब्राजिल र स्पेन भिड्दै पहिलो विश्व टेस्ट क्रिकेट प्रतियोगिता सन् दुई हजार सत्रमा इङ्ल्यान्डमा हुने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठकले उपाध्यक्ष डाक्टर बाबुराम भट्टरालाई पदत्यागको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिमपाटमा आज बसेको बैठकले उपाध्यक्ष भट्टरालाई पदत्यागको निर्णय फिर्ता लिन आग्रह गरेको हो उपाध्यक्ष भट्टराले पार्टीमा पदको आकांक्षी बढेको भन्दै हिजो पदत्यागको घोषणा गर्नुभएको थियो यसैगरी बैठकमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गरेको साङ्गठनिक प्रस्तावको सन्दर्भमा पार्टीका नेताहरूले प्रस्तुत गरे को विचार तथा सुझावलाई समेटेर अगाडि बढ्ने विषयमा छलफल भएको पार्टी महासचिव पुष्पबहादुर बोगटीले जानकारी दिनुभयो पार्टीभित्र देखिएको विचरणले अप्ठ्यारोमा परिरहेका बेला उपाध्यक्ष बाबुराम भट्टले पदबाट राजीनामा दिएपछि थप सङ्कट देखिएको छ विवाद हल हुने भन्दा थप चर्किँदै गएपछि अध्यक्ष प्रचण्ड पनि हताशको मानसिकतामा देखिनु भएको छ संविधान सभाको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि जारी छ आज बिहानैबाट शुरू भएको बैठकमा सहभागी प्रतिनिधिहरूले हिजो अध्यक्ष वैद्यले पेश गरेको राजनैतिक र महासचिव रामबहादुर थापाले प्रस्तुत गरेको सांगठनिक र संघर्ष सम्बन्धी प्रस्तावमाथि आफआफ्नो धारणा राखिरहेका छन् हिजोदेखि कास्कीको पोखरामा शुरू भएको बैठकले संविधान सभाको दोस्रो निर्वाचनको विषयमा आधिकारिक धारणा तयार गर्ने बताइएको छ अध्यक्ष वैद्यले औपचारिक रूपमा निर्वाचन बहिष्कार गर्ने प्रस्ताव पेश गर्नुभएको छ वैद्यले पेश गर्नु भएको राजनैतिक प्रतिवेदनमा सर्वपक्षीय गोलमेज सभा दलीय सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन र त्यसैबाट राजनैतिक निकास निकाल्नुपर्ने उल्लेख गरिएको छ प्रतिवेदनमा राजनैतिक शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिको पहलमा अलोकतान्त्रिक ढंगले गराउन लागेको निर्वाचनलाई नौटंकीको संज्ञा दिइएको छ मंगलबारसम्म चल्ने बैठकमा समसामयिक राजनैतिक परिस्थिति नेताहरूको कार्यविभाजन लगायतका विषयमा पनि छलफल गरिने बताइएको छ निर्वाचन आयोगले पहिलो चरणको दल दर्ता प्रक्रियामा नाम नलेखाएका दलहरूलाई लक्षित गर्दै फेरि दल दर्ता आह्वान गर्ने भएको छ केही दिनभित्रै फेरि समय तोकेर आह्वान गर्ने आयोगको तयारी छ निर्वाचन आयोगका आयुक्त अयोधी प्रसाद यादवले दल दर्ता आह्वानबारे सरकार र मुख्य चार दलसँग परामर्श गरी फेरि आह्वान गर्ने बताउनुभयो यादवका अनुसार यसअघि दर्ता भएका दलहरूको अन्तिम नामावली पनि दोस्रो चरणको दल दर्ता प्रक्रियापछि सार्वजनिक गरिनेछ उहाँले दलहरूको हस्ताक्षर र प्रमाणीकरणको काम अन्तिम चरणमा रहेको पनि जानकारी दिनुभयो यस बारेमा आयोगले छिट्टै दलहरूसँग छलफल गर्नेछ आयोगले तयार गरेको निर्वाचन आचार संहितामा दलहरूको बीचमा सहमति जुट्न नसकेपछि उहाँले सहमति जुटाउनको लागि आग्रह गरिएको उनले गर्नुभयो यसअघि दल दर्ताको लागि निर्वाचन आयोगले आह्वान गरेको भए पनि नेकपा माओवादी लगायतका दलहरूले नाम लेखाएका छैनन् वर्तमान सरकार गठन प्रक्रिया गलत भएको भन्दै उनीहरूले चुनाव बहिष्कार गर्ने बताएका छन् यसअघि एक सय उनाचालिसवटा दलले आफ्नो नाम निर्वाचन आयोगमा लेखाइसकेका छन् निर्वाचन क्षेत्र निर्धारण आयोगले आगामी संविधान सभा निर्वाचनमा क्षेत्र निर्धारण गर्ने बारेमा सर्वसाधारणसँग राय सुझाव माग गरेको छ आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आगामी मंगिर चार गते हुने निर्वाचनमा क्षेत्र निर्धारणको विषयमा सुझाव माग गरेको हो निर्वाचन प्रयोजनको लागि ताहिर अली अन्सारीको अध्यक्षतामा क्षेत्र निर्धारण आयोग गठन भएपछि आयोगले आफ्नो काम अगाडि बढाएको हो आयोगको कार्यालय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सुझाव दिन सकिने आयोगले सूचना अधिसूचनामा जारी गरेको छ आयोगले भोलि र पर्सि राजनैतिक दलहरूसँग निर्वाचन क्षेत्र निर्धारणको बारेमा छलफल गर्ने भएको छ नेपाल आदिवासी जनजाति महासङ्घले दुई हजार चौसठी सालको निर्वाचन ऐनलाई यथावत कायम नराखी आन्दोलनमा जाने घोषणा गरेको छ नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको बैठकले निर्वाचनमा समानुपातिक प्रणालीतर्फ साठी प्रतिशत र प्रत्यक्षमा चालिस प्रतिशत काम गर्नुपर्ने अडान राखेको छ समानुपातिक सिट संख्या घटाए चुनाव विरुद्ध नै आन्दोलन गर्ने बैठकले निष्कर्ष निकालेको छ बैठकपछि जारी विज्ञप्तिमा लक्षित वर्गको निम्ति छुट्याइएको पैँतिस प्रतिशत बजेट कटौती तत्काल खारिज गर्नुपर्ने मागमा उनले गरिएको छ महासंघले आदिवासी जनजाति सङ्घर्ष समिति र सरकारबीच भएको बीस बुद्धि सहमति अनुसार दुवै निर्वाचन प्रक्रियाबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजाति समुदायको न्यूनतम एक जाति एक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग पनि गरेको छ विघटित संविधान सभा राज्य पुनर्संरचना समितिद्वारा प्रस्तावित सबै प्रदेशहरूमा प्रादेशिक तहको सङ्घर्ष समिति गठन गर्ने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनअनुसार सरकार र लोकसेवा आयोगले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफारिसलाई मान्यता दिनुपर्ने लगायतका मागहरू विज्ञप्तिमा उल्लेख छ उल्लेखित मागहरू पूरा नभए आफूहरू चरणबद्ध आन्दोलनमा उत्रने नेपाल आदिवासी जनजाति महासङ्घले चेतावनी दिएको छ महासङ्घका अध्यक्ष नागेन्द्र कुमार कुमालद्वारा जारी महासङ्घका सबै सदस्य जातीय सङ्गठनहरू र जिल्ला सङ्गठनहरूसँग आन्दोलनको तयारी बैठक गरी निर्णायक आन्दोलन गर्ने उल्लेख छ आज पचपन्नौ संसद दिवस विक्रमसम्म दुई हजार पन्ध्र सालमा नेपालमा पहिलो संसद बनेको थियो संसदको पहिलो बैठक दुई हजार सोह्र साल असार सोह्र गते पूर्व सभामुख कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा बसेको थियो यसैको सम्झनामा विक्रमसम्म दुई हजार अडचालिस सालदेखि प्रत्येक वर्ष आजको दिनलाई संसद दिवसको रूपमा मनाउन थालिएको हो नेपालमा पहिलो संसदलाई तत्कालीन राजा महेन्द्रले दुई साल पुषमा एक गते भङ्ग गरेका थिए त्यसपछि दुई सालमा बहुदलीय व्यवस्था स्थापना भएको छयालिस सालपछि दुई हजार अडचालिस सालमा आम निर्वाचन भएको थियो दुई हजार अडचालिस सालपछि बनेको संसदले पूरा समय काम गर्न नसके दुई हजार एकाउन्न सालमा मध्यवधि निर्वाचन भएर फेरि संसद बनेको थियो दुई सालको परिवर्तनपछि दुई हजार अडचालिस दुई हजार र दुई हजार छप्पन्न सालमा तीनपटक संसदको निर्वाचन भएको थियो तर दुई सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सरकारलाई हटाएर आफ्नै हातमा शासन लिनु भएको थियो नेपालमा भएको पहिलो संविधान सभा निर्वाचनपछि बनेको संविधान सभाले व्यवस्थापिका संसदको पनि काम गरेको थियो आगामी मङ्सिर चार गते संविधान सभा र संविधान निर्माणपछि संसदको काम गर्ने गरी निर्वाचन मिति घोषणा गरिएको छ मन्त्री परिषद कार्यालयका सचिव कृष्ण हरि बास्कोटाले गोर्खा र धादिङ जिल्लाको सिमानामा पर्ने बुढी गण्डकी जलविद्युत आयोजना निर्माणमा बजेटको अभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले बोडी गण्डकी प्राविधिक रूपमा सरल र कम खर्चिलो आयोजना रहेको र आयोजनालाई नेपालको लोड सेडिङ अन्त्यको प्रमुख उपायको रूपमा लिएर राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाएको बताउनुभयो उहाँले राष्ट्रिय गौरवको कुनै पनि आयोजनामा बजेटको अभाव नहुने भन्दै प्रक्रिया सुरु भएपछि निर्धारित समयमै यो आयोजना निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो परियोजनाको सम्भाव्य विस्तृत परियोजना रिपोर्ट र टेन्डरको विषयमा अध्ययन फ्रान्सेली कम्पनीले गरिरहेकाले उसले प्रतिवेदन दिने बित्तिकै आयोजना निर्माण प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गर्दै बासकोटाले सुरु भएको पाँच वर्षभित्र आयोजना बन्ने बताउनुभयो उहाँले जलविद्युतसँगै जलयात्रा विश्वको अग्लो बाघ मध्येको एक बाघ हेर्न पर्यटक ल्याउने पालन र सिम्चाइ आयोजना गरी बहुमुखी परियोजनाको रूपमा यसलाई बढाउने समेत स्पष्ट पार्नुभयो जनताका गुनासा सुन्न र तिनलाई यथोचित सम्बोधन गर्न सरकारले दुई वर्ष अघि स्थापना गरेको हेलो सरकारमा तेइस हजार तिन सय चौन उजुरी परेकोमा अधिकांश सम्बोधन भई करिब छ सय बाँकी रहेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ उक्त कार्यालयका सचिव कृष्णहरि बास्कोटाले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा हेलो सरकारमा प्राप्त हुने गुनासालाई उच्च प्राथमिकताको साथ सम्बोधन गरिएको जानकारी दिँदै प्राप्त गुनासाको व्यवस्था गर्ने सरकारी अधिकारीलाई दण्ड गर्ने सोचमा सरकार रहेको बताउनुभयो उहाँका अनुसार हेलो सरकारमा गत जेठमा बढ्दो विद्युत भार कटौती भत्केका बाटाहरू निर्माणमा भएको उदासीनता प्रवेशिका परीक्षाको न्यून उत्तीर्ण दर गैर नेपालीले नागरिकता दिएका डेरावालाप्रति घरबेटीको ज्यादती सीमा क्षेत्रमा बढ्दो तस्करी महिला हिंसा पेट्रोलियम पदार्थमा मिसावट एवं कम परिमाण दलित बस्तीमा विकासका कार्यक्रम नपुगेका सम्बन्धमा अधिक गुनासा आएका थिए कोशी ग्यासका सिलिन्डरमा कम भेटिएपछि नवलप्रासीको कावासतीमा रहेको सिर्जना इन्टरप्राइजेसमा प्रहरले सिलबन्दी गरेको छ उपभोक्ताले लगेका सिलिन्डरमा तिन किलोसम्म तौल कम भएको फेला परेपछि प्रहरले सिलबन्दी गरेको हो प्रहरले तौल जाँच गरेका अठारवटै सिलिन्डरको तौल कम भएको इलाका प्रहरी कार्यालय आवासतीका प्रहरी निरीक्षक मोहन अधिकारीले बताउनुभयो गैडाकोटमा रहेको कोसी ग्यासका सिलिन्डरहरू कावासतीमा बिक्री गरिएको थियो घरमा बिक्री गर्ने सिलिन्डरमा सरदर दुई किलो र होटलको प्रयोजनमा बिक्री गरेका सिलिन्डरमा तिन किलोसम्म तौल कम भएको कावासतीका होटल व्यवसायी श्यामलाल बस्यालले बताउनुभयो प्रहरीले अनुसन्धानका लागि कोसी ग्यास प्राले गैडाकोटका प्रबन्धक छत्रप्रसाद लोइटेल लेखा शाखाका नन्दु शर्मा सिर्जना इन्टरप्राइजेसका रामकृष्ण पुरासनीलाई नियन्त्रणमा लिएको छ नवलप्रासीका प्रमुख जिल्लाधिकारी केशवराज घिमिरेले दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउने कार्य सुरु भएको बताउनुभयो वीरगंजमा गत बिहिबार राति चोरी भएको सिमेन्ट आज बिहान गाविसका एक पूर्व अध्यक्षको घरबाट बरामद भएको छ प्रहरी चौकी बहुवनका अनुसार लखनपुर गाविस छमा निर्माण भइरहेको पुलका लागि आवश्यक पर्ने चालिस बोरा सिमेन्ट तथा एक क्विन्टल छड बिहिबार राति चोरी भएको थियो स्थानीयहरूले सामान चोरी भएको प्रहरीमा जानकारी गराएपछि सामान खोजीमा रहेको प्रहरी सोही गाविसका पूर्व अध्यक्ष राउत ककडको घरबाट सिमेन्ट बरामद गरेको प्रहरी सहायक निरीक्षक गजेन्द्र शाहले जानकारी दिनुभयो हराएको चालिस बोरा मध्ये तेह्र बोरा सिमेन्ट आज बिहान गाविस अध्यक्ष कङ्कडको घरबाट बरामद भएको थियो यसअघि उनकै घरबाट सत्ताइस बोरा सिमेन्ट प्रहरी शुक्रबार बिहान बरामद गरेको थियो सिमेन्ट चोरीमा उनको संलग्नता देखिएको कारण पूर्व अध्यक्ष कङ्कडलाई नियन्त्रणमा लिएको इलाका प्रहरीकाले पोखरियाका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभएको छ उनलाई आवश्यक कारवाहीका लागि पोखरिया प्रहरी कार्यालयमा राखिएको छ नेपाल सुकुम्बासी सङ्घर्ष समिति रत्नगरले धोरीकर र भूमिकर लागू गर्नुपर्ने माग गरेको छ आफरले भोग चलन गर्दै आएको भूमिमा स्थायी रूपमा बसोबास गराएर धोरीकर र भूमिकर तिर्न पाउनुपर्ने उनीहरूको भनाइ छ धोरीकर र भूमिकर लागू गर्न दबाब दिने उद्देश्यले आज रत्नगरमा आयोजना गरेको शान्ति र्याली पछिको कोणसभामा बोल्नेहरूले धोरीकर र भूमिकरको लागि जस्तोसुकै बलिदान दिन तयार रहेको बताएका थिए यसबीच हामीले तपाईँले राख्नु तपाईँहरूले राख्नुभएका माग सरकारले सम्बोधन गर्ला भनी सङ्घर्ष समितिका अध्यक्ष प्रज्वल नेपाललाई सोधेका थियौँ अब सङ्घर्ष हो है कतिपय ठाउँमा हाम्रोबाट केही त्रुटिहरू हुनसक्छ त्यो त्रुटिहरूलाई हामीले पनि सुधार्दै जाने र अनि सङ्घर्षमा अगाडि अगाडि बढ्ने त हो अब नेपाल सरकारद्वारा चाहिँ अब हामीले माग राख्नु हो के अरे होइन त्यही मागलाई नै अब हामीले चाहिँ अगाडि बढाउँदै लाने हो सम्भव त होला भन्ने अहिलेसम्म चाहिँ के गर्नुभयो अहिले यो भूमिकर धुरीकरको लागि चाहिँ के कस्ता पहलहरू गर्नु भएको छ अब हाम्रो धुरीकर र भूमिकरको पहल भनेको नै अब जुन धरानमा भएको छ नि अहिले जुन त्यो धरानमा भइरहेको अवस्थालाई चाहिँ हामीले हेरेर हामीले पनि हेर्दा चाहिँ सुकुम्बासीहरूलाई चाहिँ बिना दलबाट होइन दल त आफ्नो ठाउँमा छँदैछ भोलि दलले हेर्ने ठाउँमा त आफ्नो ठाउँमा छँदैछ तर हामी सुकुमासी नै एकजुट भएर भएर अगाडि बढ्न सक्यौँ भने हामीलाई दलले पनि अलिकति हेर्न बाध्य हुन्छ कि भन्ने चाहिँ हाम्रो यो प्रयास अनि सङ्घर्षमै पर्छ यो सङ्घर्ष नै रहिरहन्छ है केही समय सङ्घर्षमै रहिरहन्छ र हामी सम्पूर्ण सुकुम्बासी अब चौध हजार पचहत्तर जिल्ला नै घुम्छौँ के अरे अब नेपालमा कति सुकुम्बासी छन् त होइन त्यो सुकुम्बासीहरू राज्यबाट कतिको वञ्चित छन् त भन्ने कुरा चाहिँ हामी सम्पूर्ण जिल्ला जिल्लामा गएर चौध हजार पचहत्तर जिल्लामा जाने हाम्रो प्रयास छ होइन अब त्यसमा सबै सुकुम्बासीहरूले चाहिँ हाम्रो यो कुरालाई चाहिँ एकदम ग्रहण गर्नुभएको छ त्यसरी नै अब हामी चाहिँ प्रत्येक मिथिला जिल्लामा सुकुम्बासीलाई जागरुक बनाएर चाहिँ हामी सरकारसँग एउटा आफ्नो हक अधिकार अनि सुकुम्बासीको जुन यो हामी अहिले पिल्सिएर बसिरहेका छौँ दलहरूबाट पनि सबैहरूबाट यसबाट हामी मुक्त हुन चाहन्छौँ अब कि त हामीहरूलाई सुकुम्बासीलाई अब तपाईँको देश त्रोही भनेर चाहिँ एउटा त्यसको घातक एउटा नाम दिएर चाहिँ त निकाल्नु पऱ्यो देशबाटै होइन नत्र भने तपाईँको हामी पनि यो देशको नागरिक हौ यो देशको हामीलाई चाहिँ सगरमाथाको पनि माया छ यो देशको माटोको माया छ हामीसँग पनि नागरिकताको प्रमाणपत्र हाम्रो सरकारले दिएको छ भने हामी पक्कै पनि रहरले सुकुम्बासी बनेका होइनौँ भन्ने कुरा हामी जानकारी गराउन चाहन्छौँ प्रज्वलजी अब यसरी अब प्रत्येक सुकुम्बासीहरूलाई चाहिँ सरकारले त्यो माग सम्बोधन गर्ने बासको व्यवस्था गर्न सक्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ यहाँले के सुकुमासीभित्र पनि अब त्यहाँ सरकारले चाहिँ एकदम त्यहाँ त्यहाँ जान आवश्यक छ सरकारले नै यसो त्यसलाई मूल्याङ्कन गर्न आवश्यक छ बस्ती बस्तीमा जाने अब यहाँनिर तपाईँको हामीहरूले पनि छान्न सक्दैनौँ हामीहरूले समिति खडा गर्ने मात्र हो अनि हामीले सरकारलाई नै अब चाहिँ एउटा चाहिँ अभियान बनाएर चाहिँ कसको जमिन कति छ को सुकुमासी हो को हुकुम्बासी हो को कतिको चाहिँ यहाँ चाहिँ सुकुमासी चाहिँ ओगटेर बसेका छन् उनीहरूलाई हामीले क्लियर गर्न चाहिँ सक्नुपर्छ यसको लागिमा चाहिँ नेपाल सुकुमासी सङ्घर्ष समिति हमेसा तयारी छ र सरकारले पनि यो यो चाहिँ जुन हुकुमासी र सुकुमासी चाहिँ छानबिनको क्रममा अगाडि बढ्न सक्यो भने सम्भवतः वास्तविक सुकुम्बासीहरू छान्न एकदम सजिलो हुन्छ र सरकारले पनि त्यो गर्नलाई सकिन्छ कि अन्त्यमा चाहिँ अब यो माग यहाँहरूको सम्बोधन नभएको खण्डमा यदि सरकारले गरेन भने चाहिँ छोटकरीमा भनिदिनुहोस् के गर्नुहुन्छ यहाँहरूले अब हामी सङ्घर्ष नै गर्छौँ अब हामी यो भर्खर जन्मेको नेपाल सुकुम्बासी सङ्घर्ष समितिले अब अरू के नै गर्न सक्छ र होइन सुकुम्बासीलाई नै लिने सुकुम्बासीलाई नै अब चाहिँ हामी त्यही त हो आफ्नो मागहरू राख्ने सामान्य शान्ति र्यालीहरू गर्नेहरू त हामी किन गर्न सक्छौँ रत्नगरका तेह्रवटामा करिब पन्ध्र सय सुकुम्बासीहरूको बसोबास रहेको छ र्यालीमा प्रत्येक वडाका सुकुम्बासीहरूको सहभागिता रहेको थियो टेकौली पुलदेखि सुरु भएको र्याली बकुलर टाँडी उद्योग वाणिज्यसँग हुँदै पुनः बकुलर चोकमा आएर कोटसभामा परिणत भएको थियो चितवनको जगेडा गर्ने उद्देश्यले मिस चितवन दुई हजार तेह्र हुने भएको छ हाइवे नेटवर्क नेपालको आयोजना र मञ्जरी ग्रुप प्रालीको प्रस्तुतिमा मिस चितवन दुई हजार तेह्र आयोजना गरेको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ प्रतियोगिताको लागि आवेदन फारम खुला गरिसकेको आयोजकले जनाएको छ प्रतियोगितामा अडिसनबाट छनौट भएका बिसजना युवती बीच भदौ एक गते नारायणगढमा फाइनल प्रतिस्पर्धा प्रतिस्पर्धा गराइने हाइवे नेटवर्क नेपालका अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठले बताउनुभयो अडिसन आगामी साउन एक गते नारायणगढमा हुने बताइएको छ प्रतियोगितामा सहभागी हुन चितवनमै थायी रूपमा बसोबास गरेको हुनुपर्ने आयोजकले जनाएको छ चितवन क्षेत्रको कला संस्कृतिको संरक्षण गर्दै प्रवर्धनका लागि प्रतियोगिता आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो अन्य फेसन प्रतियोगिता भन्दा मिस चितवन दुई हजार तेह्र पृथक रहने भन्दै प्रतियोगिता भड्किलो नहोस् भनेर आफूहरू सचेत रहेको मन्जरी ग्रुपकी निर्देशक दीपिका गुरुङले बताउनुभयो प्रतियोगिता सम्पन्न गर्न आठ लाख भन्दा बढी खर्च लाग्ने आयोजकले जनाएको छ दार्चुलामा पहिरोमा परि दुई महिलाको आज मृत्यु भएको छ अन्य दुईजना घाइते भएका छन् छापरी गाविस आठ श्री बगटको ठुली पहिरोमा घाँस काट्न गएका महिला पहिरोमा परेका हुन् श्री बगटका सजना महिला घाँस काट्दै गरेको अवस्थामा माथिबाट आएको पहिरोले च्यापेर दुईजनाको मृत्यु भएको हो स्थानीय सुरेन्द्र बहादुर बमले दिएको जानकारी अनुसार मेरतोनीमा छापरी गाविस आठकी छयालिस वर्षीय मानमती बम र पैँतालिस वर्षीय धाना देवी बम रहेका छन् उता कलैया बिर्गल सडक खण्ड अन्तर्गत मोतीसर एकमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक नाबा नाबालिकाको मृत्यु भएको छ उनको बुबा सहित चारजना घाइते भएका छन् उक्त दुर्घटनामा छोरी तीन वर्षीय नेहा कुमारीको मृत्यु भएको हो भने बारा सिंहासनी आठ निवासी पैँतिस वर्ष दीपनारायण चौधरी आमा बत्तीस वर्ष सीमा चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो त्यस्तै सुनसरी जिल्लाको हरिपुर तिनस्थित पूर्व पश्चिम राजमार्गमा आज भएको सडक दुर्घटनामा एकजनाको घटनास्थलमा मृत्यु भएको छ सो घटनामा अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले बताएको छ प्रहरीका अनुसार इटरीबाट पश्चिमतिर आउँदै गरेको नासार्ख पाँच चार सुनादी नम्बरको ट्रकको अगाडिको चक्का पम्चर भएर सडकमा पल्टदा सो ट्रकका चालक इटरी आठ निवासी तीस वर्षीय विनोद चौधरीको मृत्यु भएको हो सुनसरीको झुम्का स्थित क्षेत्रीय कारागारबाट कैदी भगाउने मुख्य योजनाकार धीरेन्द्र यादव पक्राउ परेका छन् कारागार फरार काण्डका मुख्य योजनाकार यादव सुनसरीको भारतीय सीमावर्ती सुपौल जिल्लाको वीरपुर स्थित कटैयाबाट आज बिहान पक्राउ परेका वीरपुरका डीएसपी मनोज कुमार रामले जानकारी दिनुभयो सप्तरीका कृषि विकास अधिकृत विक्रम शाहको हत्यारोपमा उनी जेलमा थिए गत कार्तिक तेइस गते कारागारबाट यादवसहित बाह्र कैदी फरार भएका थिए तीमध्ये केही पक्राउ परिस गरिसकेका छन् अब केही छोटा खबर चौथो वर्षको उमेरदेखि मूर्ति बनाउन सुरु गरेका मेघराज अशेष तिमल सिन्हा आफ्नो प्रतिभा प्रदर्शन गर्दै विश्व रेकर्ड राख्ने दौडमा हिँडेका छन् इटरी आठ सुनसरी घर भएका तिमल सिन्हाले रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर हालसम्म पाँच सय भन्दा बढी मूर्ति बनाइसकेको जानकारी दिँदै उनले आफूले आँखामा पट्टी बाँधेर मूर्ति बनाउन थालेको र अब विश्व रेकर्ड राख्ने तयारीमा रहेको बताएका छन् र पोखरा विश्वविद्यालयका विषयमा वार्ता गर्न गएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ त्यहाँ रहेको विवादका विषयमा छलफल गर्न गएका विद्यार्थीहरूका बीचमा आपसी विवाद सिर्जना भएपछि क्याम्पसमा तोडफोड समेत भएको छ अब पालो अर्पण जनआवाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले उपाध्यक्ष पद त्यागेको घोषणाप्रति तपाईँ के भन्नुहुन्छ ए बाँडफाँड मिलाउनुहोला बे हतारको निर्णय फुर्सदको पछुत होला र सी नाटक मञ्चन मात्रै हो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए बाँडफाँड मिलाउनुहोला भन्नेमा छब्बिस प्रतिशत बे हतारको निर्णय फुर्सदको पछुत भन्नेमा पैँतिस प्रतिशत र सी नाटक मञ्चन मात्रै हो भन्नेमा उनाचालिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्ण सम्पूर्णलाई धन्यवाद अब भोलिको लागि हाम्रो प्रश्न छ नेकपा माओवादीको पोखरामा जारी केन्द्रीय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 क्षेत्रको विधायक भएर पनि सरकारले आफूसँग कुनै सम्पर्क नगरेको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो सरकारले उद्धार कार्यमा पनि ढिलासुस्ती र तदारुकता देखाउन नसकेको आरोप उहाँको छ अब खेल समाचार कन्फेडरेशन कप फुटबलको उपाधिका लागि आज आयोजक राष्ट्र ब्राजिल र विश्व विजेता स्पेन भिड्दैछन् आज राति सल्भान्डोर बही आँखुमा हुने खेलमा आयोजक राष्ट्र ब्राजिल घरेलु मैदानमा उपाधि उचाल्दै कन्फेडरेशन कपमा ह्याट्रिक गर्ने दाउमा छ विश्व विजेता स्पेन भने आफ्नो साख जोगाउने प्रयासमा हुनेछ अहिलेसम्म भएको आठ भेटमा ब्राजिलले चार जित हात पारेको छ भने दुई खेल गुमाएको छ दुई खेल भने गोलरहित बराबरीमा सकिएको छ उन्नाइस सय पचासको विश्वकपमा ब्राजिलले स्पेनलाई छ एकको फराकिलो अन्तरले पराजित गरेको थियो यो स्पेनमाथि ब्राजिलले हात पारेको सबैभन्दा फराकिलो जित हो पछिल्लो पटक उन्नाइस सय भएको मैत्रीपूर्ण फुटबलमा भने बराबरीमा सकिएको थियो ब्राजिल उरुग्वेलाई हराउँदै फाइनलमा पुगेको हो भने स्पेनले इटलीलाई सडन डेथमा पराजित गरेको थियो आज राति तेस्रो स्थानको लागि इटली र उरुग्वे भिड्दैछन् अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले पहिलो विश्व टेस्ट क्रिकेट प्रतियोगिता सन् दुई हजार सत्रमा इङ्ल्यान्डमा गर्ने घोषणा गरेको छ च्याम्पियन्स ट्रफीलाई प्रतिस्थापन गर्ने गरी विश्व टेस्ट च्याम्पियन गर्न लागेको हो बेलायतको लन्डनमा भएको वार्षिक सम्मेलनपछि आइसिसीले विश्व टेस्ट च्याम्पियनसिपको पहिलो संस्करण सन् उन्नाइस सय सत्रको जुन जुलाईमा इङ्ल्यान्डमा गर्ने घोषणा गरेको हो दोस्रो संस्करण सन् दुई हजार एक्काइसको फेब्रुअरी मार्चमा भारतमा हुनेछ आइसिसीका मुख्य कार्यकारी डेभिड रिचर्डसनले हरेक वर्ष चार वर्षमा क्रिकेटको सबै स्वरूपको विश्व प्रतियोगिता गर्ने उपयुक्त हुने बताउनु भएको छ प्रतियोगिता तय भइसकेकाले अब खेलको रूपरेखा र सनटको मापदण्ड तयार गरी स्वीकृतिको लागि आइसिसी बोर्डमा पठाउने उहाँको भनाइ छ आइसिसीको नयाँ निर्णयसँगै आइसिसी विश्व ट्वेन्टी ट्वेन्टी क्रिकेट हरेक दुई वर्षको साटो हरेक चार वर्षमा हुने भएको छ यस्तै हरेक टिमले चार वर्षको अवधिमा कम्तीमा पनि सोह्रवटा टेस्ट खेल्नेछन् बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक ए माओवादी उपाध्यक्ष भट्टरालाई पदत्यागको प्रस्ताव फिर्ता लिन पदाधिकारी बैठकको आग्रह नेकपा माओवादीको बैठकमा राजनैतिक र सांगठनिक तथा सङ्घर्ष सम्बन्धी प्रस्तावमाथि छलफल जारी दल दर्ताका लागि निर्वाचन आयोगले पुनः आह्वान गर्ने निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा संविधान सभा निर्वाचनमा क्षेत्र निर्धारण गर्ने बारेमा सर्वसाधारणसँग राय सुझाव माग सिलिन्डरमा तल कम भेटिएपछि नवलप्रासीको कावासतीमा रहेको सिर्जना इन्टरप्राइजेसमा प्रहरीद्वारा सिलबन्दी दोरीकर र भूमिकर लागू गर्नुपर्ने नेपाल सुकुम्बासी सङ्घर्ष समितिको माग पाकिस्तानको पेसावर शहरमा भएको शक्तिशाली बम विस्फोटमा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 गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ